नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्बेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ साथी सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी गएको साता पनि सुबिन भट्टराईको उपन्यास सायाको वाचन सुन्यौं यो उपन्यास हामीले सुन्न थालेको चार श्रृङ्खला बितिसकेको छ आज यसको पाँचौं श्रृङ्खला वाचन लिएर आइपुगेका छौं चौथो श्रृङ्खलासम्म आइपुग्दा गएको साता हामीलाई यसको एउटा पात्रले आफ्नो कथा सुनाइरहेको छ सुस्मिता पात्रले हामी सुस्मिताका कुराहरू सुनिरहेका छौं आज सुस्मिताले के के भन्छन् त सुबिन भट्टराईको उपन्यास सायाको पाँचौं श्रृङ्खला वाचन अब सुनौ पृष्ठ छयासीबाट बेला बेलामा फोन गर्थे मलाई अतीतको हालखबर सोध्थे मैले कहिले पनि उसलाई अतीत दुःखी छ वा पीडामा छ भनिनँ किन भन्नु भन्नुहोस् त ती दिनहरूमा अतीत खुसी त पक्कै पनि थिएन जहिले दुःखी जहिले उदास उसले मसँग बाँड्न थालेको थियो आफूभित्रको दुःख उसले बाँड्ने गरेको दुःख मेरो पेवा जस्तो लाग्यो म त्यो फेरि किन सायासित बाँडौँ मैले बाँडिनँ उससँग अतीतको दुःख अतीतले पाएको दुःख पनि उसले मसँगै बाँड्यो शरीरको सुख पनि मैसँग साट्यो यो गल्ती हो त के मैले उसको दुःख मात्र महसुस गर्नुपर्छ भन्ने छ के उसले खुसी खुसी दिएको सुखको चाहिँ म व्यवस्था गरौँ तपाईँ मलाई स्वार्थी भन्नुहुन्छ भने भन्नुहोस् आफूले कैयौँ समयदेखि इच्छाएको खुसी तपाईँकै पोल्टामा आएर खस्छ भने तपाईँ त्यसलाई कसरी लात हान्न सक्नुहुन्छ भन्नुहोस् त म त्यो आदर्शले ओतप्रोत हुनुपर्थ्यो होला होइन सकिनँ उसलाई उसकी स्वास्नी जत्तिकै स्याहारेँ भने स्वास्नी सरको मायालाई चाहिँ म किन अङ्गीकार नगरौँ हो यही सोचेर मैले पछिल्ला दिनमा पश्चाताप पनि गर्न छाडेँ साया किन फोन गर्थे मलाई म बुझ्थेँ तर मैले कहिले कमसेकम आफ्नो तर्फबाट उसलाई अतीतको बिजोग सुनाएर अतीतप्रति प्रेम जगाउने प्रयास गरिनँ मलाई थाहा थियो मैले त्यसो गरेको भए साया अतीतसँग नजिकिन्थेँ अनि मैले टाढिनु पर्थ्यो ऊ टाढा भएर पनि अतीतसँगै नजिकको अनि मैले आफू नजिकै भएर पनि टाढिनुपर्ने हुन्थ्यो मैले त्यो आँट गर्न सकिनँ आखिर मैले त्यसो गर्ने नै थियो भने भन्नुहोस् त रक्सी धेरै खाँदा खाँदा कलेजो सुन्ने र रुग्ण भइसकेको थियो अतीत उसलाई रक्सी नखाने बनाउन मैले धेरै गरेकी छु मरणासन्न स्थितिमा पुगेको मान्छेलाई रोगमुक्त बनाएर जीवनप्रति प्रेम गर्न सिकाएँ पछिल्ला दिनहरूमा ऊ विगतको अतीत नै रहेन ऊ सायाको अतीत कहाँ थियो अब ऊ अर्कै भइसकेको थियो ऊ मेरो भइसकेको थियो शरीर सुख साटिएको भए पनि अतीतले मलाई प्रेम गरेन उसको आँखामा मैले आफूलाई भेट्टाउन सकिनँ पटक पटक उसको आँखाबाट आफूलाई हेर्ने प्रयास गर्थेँ उसको ठाउँमा आफूलाई राखेर सोच्थेँ महसुस गर्थेँ तर बदलामा प्रेम भन्ने चिज लेस मात्र पनि भेट्टाउन थिए उसले मेरो शरीर भोग्दैमा उसलाई आधा पाएँ भन्नु मेरो मूर्खता मात्र रहेछ आधा त के एक चौथाइ एक कण जति पनि म उसकी हुन सकिन छु म सम्झन्छु त्यो दिन सायाले पटक पटक मसँग कुरा गर्दै आइरहेकी भए पनि त्यसअघि कहिल्यै उसँग कुरा गर्ने इच्छा व्यक्त गरेकी थिइनँ त्यस दिन आफूलाई कुरा गराऊ भने त्यसअघि मैले पनि कुनै पहल गरिनँ चा गर्नु होला मैले त्यस्तो तर चाहिनँ एकपटक कहाँ छ अतीत भनेर सोधेकी पनि थिएँ तर अतीत बाहिर गएको छ भनेर पनि टारे ऊ आफै अतीतसँग कुरा गर्न चाहन्न म किन जान्ने भएर कुरा गराउन अघि सरौँ तर त्यो दिन किन किन केही ढाँट्न सकिनँ पहिलोपटक मलाई लाग्यो मैले अतिथिसित केही आशा पनि गर्न थालिसकेकी रहेछु म उसँग आसक्त हुन थालिसकेकी रहेछु मलाई भित्रैबाट त्यो फोन लगेर अतिथलाई दिन मन लागेन तत्कालै लाग्यो म उसलाई अतीतसँग कुरा नगराउँ लाग्यो केही बाहना बनाऊ केही न केही गरौँ ताकि ऊ अतीतसँग बोल्न नपाओस् कसै गरी पनि नजिक नहुन् उनीहरू बिचको वार्तालाप आफैप्रतिको घात हुन जान्थ्यो म ढाँड्दिनँ त्यसबेला मलाई त्यस्तै लागेको थियो के कसैलाई यस्तो हुँदैन मलाई मात्र हो त्यस्तो भएको भन्नुहोस् त के त्यस्तो विचार आउनु अपराध हो गलत हो मैले उनीहरूको सम्बन्ध बिगारेकै थिएँ होइन कस्तो काँचो सम्बन्ध त म जाब अकिन्छन् केटीले गर्दा बिग्रन्छ भने भन्नु नै हुन्छ भने उनीहरूको सम्बन्धमै खोट थियो बलिया सम्बन्धहरू त हत्तपत्त भत्किँदै भत्किँदैनन् नि उनीहरूबीच विश्वासको आधार नै बनेको रहेनछ भनेको भए पनि एकदमै कमजोर काँचो गिलेवाको गाह्रो जस्तै एक हातमा गर्ल्याम गोर्लुम डलिजाने त्यो दिन मैले त्यो बेइमानी गर्न सकिनँ नत्र म सक्दिन थिएँ होला त एउटा सानो बाहना बनाउनलाई भन्न सक्दिनँ थिएँ होला म अहिले बाहिर छु या अतीत कतै गएको छ भन्नलाई भने त चाहेको भए उसलाई अतीतको सम्पर्कमा नल्याउन सक्थेँ त्यस दिनदेखि अतीतले मेरो शरीरलाई समेत स्पर्श गरेन साया फोन गरिरहन थालेँ मैले दौडेर फोन लगेर अतीतलाई दिनुपर्ने न मजा लाग्थ्यो त्यसरी सायाको फोन आउँदा मोबाइलमा साया कलिङ देख्यो कि आतंक जस्तो छाउँथ्यो मस्तिष्कभरि मोबाइल हराए हुन्थ्यो बिग्रिए हुन्थ्यो जस्तो लाग्थ्यो या आफै त्यो ठाउँ त्यो परिवेश छाडेर कतै लुक्न जानु जस्तो लाग्थ्यो आफैलाई अफसोस लाग्यो मसँग अनेक झुट बोल्ने विकल्प हुँदाहुँदै किन बोल्न सकिनँ कतिपटक उसको छेउमा हुन्थे उसको नियतमाथि बदलाव आउँछ कि भन्ने आशले तर आएन उसलाई अघिल्तिर पर्दा केटा मान्छेले अघि बढेर गर्नुपर्ने सब हरकत म केटी मान्छे भएरै गरिरहेकी हुन्थेँ उसको कपाल खेलाउँथे उसको ओठ नजिकै आफ्नो ओठलाई जान्थे अँगालोमा टाँसिन खोज्थे तर उसले मैले पहल गरेको प्रयासलाई कहिले निरन्तरता दिन चाहेन शालिक जस्तै यथास्थानमा विद्यमान रहिरह्यो त्यसपछि उसलाई मेरो यौवनले तानेन मेरो गन्धले आकर्षित गरेन यसरी हेर्थ्यो पहिलोपटक हेरिरहेछ मानौ मेरो शरीरसँग उसलाई वितृष्णा छ ऊ फेरि मलाई इग्नोर गर्ने भयो र उसको त्यस किसिमको व्यवहारका कारण म आत्मग्रानीले प्रताडित रहेँ कम्तीमा एउटा बाहना थियो मोबाइल लिएर खुरुरु कुद्दै उसको कोठा पुग्ने पछि उसले आफै मोबाइल लियो एउटा बाहना थियो उसलाई खाना खुवाउन जाने पछि ऊ आफैले मलाई त्यो अधिकारबाट वञ्चित गरायो भन्यो भयो सुस्मिता कति दुःख गर्छौ मेरा लागि एकपटक त भनेकी थिएँ तपाईँको लागि मलाई केही गर्न पनि दुःख हुँदैन आफ्नै लागि गरेको जस्तै लाग्छ तर उसले मानेन सधैँभरि साध्य पनि हुँदैन सुस्मिता यसो भन्यो र आफू पहिला खाँदै आएकै ठाउँमा खान्छु भनेर मलाई पन्छायो अब कुनै बाहना रहेन अतीतसँग नजिकिने अफिसमा आक्कल झुक्कल हुने देखादेख बाहेक Thank you. पछि त ऊ अफिसै छाडेर नर्बीतिर लाग्यो ऊ मसित भएको सम्बन्धबारे बेला बेला गिल्टी फिल गर्थ्यो मैले त्यस्तो प्रतिक्रिया दिनु ऊप्रतिको आसक्ति नदेखाउनु जबरजस्ती उसको पाखुरा समाउन जानु या आफ्नै पाखुरा सुर्केर जबरजस्ती उसलाई आफूलाई प्रेम गर्ने बनाउनु केही गर्न सकिनँ गर्ने कुरो पनि थिएन जुन चिज आफ्नो कहिल्यै थिएन त्यो चिज आफूबाट टाढा हुँदा किन अफसोस गर्नु भित्रभित्रै त कुँडिएकी थिएँ बाहिर केही देखाइन उसलाई अफसोस दिलाएर किन विदा गर्नु खुसी देखाइदिएँ भनिदिएँ म चाँडै बिहा गर्दैछु यसो भन्दा ऊ खुसी नै भएर गयो होला मेरो विषयलाई लिएर कम्तीमा कुनै प्रायश्चित गरेन होला मैले प्रेम गर्दै आएको अतीत सायाको एक कल फोनले तितरबितर भयो मैले कैयौँ दिनदेखि यत्नपूर्वक सङ्घालेर एउटा संरचनामा ढालेको अतीत जसलाई म आफ्नो भन्ने हैसियत राख्न सक्थेँ मेरै अघिल्तिर क्षणभरमै समाप्त भयो र यसरी समाप्त भयो छोटो समयमा हामीबीच हुर्किएको एउटा सम्बन्ध एक कल फोन वार्ताले जुन नहुन पनि सक्थ्यो मैले चाहेको भए अब पनि मलाई अपराधीको कसीमा राखेर हेर्नुहुन्छ भने म संसारको कुनै पनि कठकरामा उभिन तयार छु बुलबुल पब्लिकेशन उपन्यास कथा गजल लगायतका विधाका गुणस्तरीय पुस्तकहरू प्रकाशनका लागि बुलबुल पब्लिकेशन नयाँ लेखकहरूलाई विशेष प्राथमिकताका साथ Bulbul publication private limited Kathmandu phone number अन्ठानब्बे दुई तीस सैतिस तीन पाँच नौ अन्ठानब्बे दुई तीस सैतिस तीन पाँच नौ बुलबुल पब्लिकेशन बुलबुल पब्लिकेशन सुस्मिताको कथा थियो यति भनिसकेर सुस्मिताले अघिल्तिर भएको सिसाको गिलासबाट एकै सासमा पानी खाइसके ऊ बोल्दा बोल्दै घरिघरि उत्तेजित देखिन्थे घरि भावुक घरिघरि ऊ बोलेको देखेर मलाई डर लाग्थ्यो कतै कुट्ने त होइन यसले पानी खाइसकेर गिलास टेबलमा राखी म आफू बसेको ठाउँबाट अलिक चलमलाउँदै सोधेँ माइन्ड नगर सुस्मिता तर यो कुरा चाहिँ सत्य हो कि ती परिस्थितिहरूमा चाहे कि भए तिमीले उनीहरूको बिछोड नहुन दिन सक्थ्यौ एकपल्ट मलाई खाउँलाई चाहिँ गरेर हेरी अनि नम्र हुँदै भने त्यस्तो मुटु भएकी मान्छे भइदिए भए म अतीतलाई प्रेम नै थिएँ भन्न धेरै सजिलो हुन्छ सर तर व्यवहारमा उतार्न कति गाह्रो हुन्छ खै तपाईँ के बुझ्नुहोला अहिले कहाँ छन् उनीहरू तिमीलाई थाहा छ मैले उसको जानकारीबारे जानकारी लिन खोजेँ तर उसले आफूलाई थाहा नभएको बताए भने जानकारी राख्न खोजे फेरि पुरानो स्मृतिमा गएर आफैलाई पीडा हुन सक्थ्यो राखिनँ मैले फिस्सा हाँस्दै थपी जहाँ होलान् सायद सुखी नै होलान् नि मैले सोधेँ अनि तिमीले त्यो पुरानो अफिस चाहिँ किन छोड्यौ नि बस्न सकिन त्यहाँ अनुहारमा उदासी घनीभूत गर्दै भने धेरै कुरा हुन्छन् जो आएर जान्छन् तर केही कुरा यस्ता पनि हुन्छन् जो आउँछन् मात्र मान्दैनन् फर्केर ती जान जस्तो कि कसैको याद जतिखेर पनि उसैको मात्र याद आइरहने कसरी सहनु सुरुमा त सक्दो प्रयास गरे तर केही गरे पनि सकिनँ ऊ गएको पन्ध्र दिन जतिमै राजीनामा दिए आवेशमा आएकी थिएँ त्यति बेला पछि बेकार छोडेछु भनेर पछुतो पनि भयो म माथि परिवारको ठूलो दायित्व थियो त्यो पनि बिर्सिएछु जागिर छाड्ने बेलामा हेर्नुहोस् त कस्ती भयो कि म पछि एकजना परिचितले बैङ्कमा जागिर नलगाइदिएको भए मेरो बिजोक हुन्थ्यो म लक्की रहेछु एउटा कुरा थाहा छ सुस्मिता मैले सत्य कुराको उद्घाटन गर्नु थियो गरेँ भने उनीहरू अहिले अलग छन् नि सुस्मिता केही बोलिन उसको आँखै बोल्यो आश्चर्य र खेत दुवै मिसिएर एउटा भिन्न र नौलो रङ उसको आँखामा अवतरित भयो उनीहरू मिलेको हेर्न चाहन्छौ मैले सोधेँ अघिल्तिर सरेको कपाल पन्छाउँदै एकछिनपछि भने मैले त्यति बेला जे गरेँ त्यो उनीहरू मिलुन् भनेर त गरेकी थिएँ त्यति कठोर र स्वार्थी पनि नठान्नुहोस् मलाई कि अतीत मेरो भएन भन्दैमा कसैको नहोस् भन्ने चाहौँ चायासँग मलाई कुनै समस्या थिएन मेरो मुठीबाट उम्किसकेको थियो अतीत अझ मेरो मुठीमै थिएन भन्दा पनि हुन्छ ऊ धनगढीबाट हामीसँग बिदाबारी भएर हिँड्दा म त ढुक्क थिएँ कि ऊ सब सुलह भएर सायासँग भेट्न गइरहेछ मनको बादल एकाएक फाट्यो बाहिर झरी परिरहेको भए पनि मेरो दोस्रो इच्छा पनि पुरा होला भन्ने लाग्यो अब सायालाई अलिकति कन्भिन्स गर्नु थियो ऊ सुस्मिताका कारणले अतीतसँग टाढिए सुस्मिताले गर्दा नै उसँग नजिकिनेछे अनित भन्थ्यो तिमी कति कामकी चिज रहेछौ सुस्मिता मलाई सायाको खोजी गर्नु थियो तिमी काम आयो अहिले सायालाई मेरो खोजी गर्दा पनि तिमी नै काम लाग्यो तिमीहरू दुईजनाको अघिल्लो जन्मदेखि नै केही सम्बन्ध हुँदो हो साँच्ची सुस्मिता फेरि काम लाग्न थालेकी थिए यिनीहरूको पक्कै अघिल्लो जुनीदेखि नै केही सम्बन्ध हुँदो तिमीले केही चिन्ता गर्नु पर्दैन सुस्मिता सायासँग भेटेर एकपटक सब सत्य सत्य बताइदेऊ मैले भने हुनसक्छ भने बरु आफूलाई अलिकति झारेर अतीतलाई उसको आँखामा अझ महान बनाइदेऊ अलिकति बेइमानी गरिदेऊ उजाडिसकेको घर फेरि बस्छ भने यति गरिदिनु सुस्मिता फेरि हाँसी त्यो हाँसोले मलाई खिस्सी गरे चाहिँ लाग्यो र त्यो खिस्सी आफूलाई अलिकति झारेर अतीतलाई उसको आँखामा अझ महान बनाइदेऊ भन्ने वाक्यलाई लक्ष्य गरे चाहिँ लाग्यो मलाई पनि अलिकति पश्चाताप हो त्यो नबनेकै भए पनि हुन्थ्यो चाहिँ लाग्यो ठिक छ सुस्मिताले भने यति म गरौँला भन्नुहोस् के गर्नुपर्छ मैले त्यो हेराइलाई कति थानको लगाएर अर्कै हेराइ ल्याएर भने साय अहिले काठमाडौँमा छे मैले भने एकपटक गएर उसँग भेट्न सकिन्छ एक दिन बिदा लिन सक्छु उसले भने त्यसै दिन गएर त्यसै दिन फर्किनुपर्छ म सरलक्क माने सायालाई तुरुन्तै फोन आने भोलि एकपटक भेट्न सकिन्छ मैले सोधेँ एउटा सरप्राइज छ भोलि नै म ओस्लो फिर्दैछु सायाको जवाफ बेलुकी छ बजी एयरपोर्ट टाइम छ ओहो सुन्नासाथ सुरुमा त म आत्तिएँ तर एकछिनसम्म सोचेर भने म म्यानेज गर्छु है त अगाडि नै भेट्ने भोलि बेलुकी छ बजेको फ्लाइट रे उसको सुस्मितालाई यो कुरा सुनाए ठिकै छ त उसले सल्लाह दिए भोलि फर्स्ट फ्लाइटमै यहाँबाट जाउँला उसलाई भेटेर म बेलुकीतिरको फ्लाइटमा फर्काउँला समय कम थियो म सुस्मितासँग छुट्टिएर भोलिपल्टको टिकट प्रबन्ध गर्न हिँडेँ जाँदा साढे एघार बजेको टिकट भयो उसलाई फर्कनलाई चाहिँ चार बजेको टिकट लिइदिएँ श्रुति सम्वेकमा अहिले तपाईँ सुबिन भट्टराईको उपन्यास सायाको वाचन सुनिरहनु भएको छ केही बेरमा सायाको बाँकी अंश वाचन लिएर आउनेछौ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम एकैसाथ सुनिरहनु भएको छ उज्यालो अनलाइन डट कम अथवा तपाईँको मोबाइलको उज्यालो एप्लिकेशनबाट पनि अहिले श्रुति सम्वेक बजिरहेको छ श्रुति सम्वेगमा हामी आज सुबिन भट्टराईको उपन्यास सायाको पाँचौं श्रृङ्खला वाचन सुनिरहेका छौं यसको बाँकी अंश वाचन अब सुनौ काठमाडौँ साथ सायालाई फोन आने उसले एलिनाज बेकरीमा बोलाए सुस्मिता र म पहिल्यै गएर एउटा टेबल ओगटेर बसिसकेका थियौँ ऊ केही बेरमा आई साया निलो टाइट जिन्स र कालो टी सर्ट अनि एउटा फिक्का पहेँलो कलरको आउटरमा थिए ओठमा गाढा रातो लिपस्टिक थियो यसपालि चाहिँ उसलाई जाडो भएको हुँदो नत्र म मनमा नै ऊ कुन कलरको हाफ प्यान्टमा आउँछे भनेर गेस गरिरहेको थिएँ मन सुस्मितालाई देख्न साथ ऊ ओठ तन्काएर हाँसी टेबलमा आएर बस्दै गर्दा उसले मतिर हेर्दै भने मलाई गेस त भइसकेको थियो ल कसरी मैले सोधेँ सरप्राइज भन्दै हुनुहुन्थ्यो नि हिजो अनि अस्ति मसँग छुट्टिने बेलामा सुस्मिताको नम्बर माग्नु भएको थियो उसले आफ्नो हाँसोलाई कम नगरी भनिरहे मैले सोचेको थिएँ साया सुस्मितालाई देखेर केही रिस वा आश्चर्यमा पर्नेछ तर त्यस्तो केही भएन भोक लागेको थियो खाना नखाइ हिँडेको थिएँ म सुस्मिता पनि खानै रुचेन भन्दै थिए के खाने सायाले अफर गरे मैले चिकन मोमो मगाएँ सुस्मिताले मसरुम पिज्जा भने साया आफूलाई खान मन नभएको बताउँदै कोल्ड ड्रिङ्क्समा सीमित रहन चाहे अँ चुरोट मगाउन भने उसले बिर्सिन हामी यहाँ यसरी आउनुको प्रयोजन बुझ्छौ नि चुरोट छल्काउने तर्खर गर्दै गरेकी सायालाई मैले सोधेँ बुझिन भने उसले मस्किँदै भने बुझिन कि बुझ पचाउँछु मैले पनि जवाफ फर्काएँ त्यति पनि बुझ्दिनँ होला उसले पनि जवाफ फर्काइहाले म हाँसेँ मात्र उता सुस्मिता निकैमा हुन्थे गम्भीर मुद्रामा टेबलतिर घोसे मुन्टो लगाएर चुपचाप बसिरहेकी थिए अनि स्पष्टीकरण तपाईँले दिने कि सुस्मिताले सायाले यति भनिसकेपछि मात्र सुस्मिता अलिक चनाखो भई सुस्मिताले आफ्ना कुरा दोहोऱ्याई मैले भनौँ भने बमोजिम नै आफूलाई तल खसाएर अतीतलाई सक्तो महानै बनाइदिएर बोलिरहेकी सुस्मिता थिए तर म हेरिरहेको थिएँ सायाका आँखामा ती आँखामा विद्यमान भाव बिस्तारै परिवर्तित हुँदा थिए म स्पष्ट देख्न सफल भइरहेको थिएँ उसका आँखामा आएको भावको बदलाव सुस्मिताका कुरा सकिएपछि मैले नै अघि सर्दै सायालाई भने अब के भन्छौ साया गम्भीर हुने पालो आएको थियो सायाको मेरो प्रश्नमा केही बोलिन अतीतले गल्ती त गरेकै हो तर उसको त्यो अवस्था बुझिदियो भने त्यो गल्ती क्षम्य छ सुस्मिताका स्पष्टीकरणका वर्षातहरूमा मैले एक बोध स्पष्टीकरण थपिदिने काम गरेँ साया अझ मौन नै बसी मैले फेरि थपेँ अझै केही बिग्रेको छैन साया एकपटक तिमी उता पुगेर अतीतलाई भेट एकचोटि तिमीहरू भेटेर कुनै आग्रह नराखी बोल्यो भने सब कुरा छर्लङ्ग हुनेछ तपाईँहरू मिल्नुभयो भने मलाई पनि आफ्नो गल्तीको थोरै पश्चाताप भयो भने लाग्नेछ दिदी अनि मैले आफ्नो बाबालाई दिएको वचन वचन मैले सुजनलाई पनि दिइसकेको छु निकै बेरपछि साया बोली त्यसको एउटा समाधान छ मैले भने तिमीहरूले पहिल्यै बिहे गरिसकेका छौ सायद अब नेपालै फर्केर सेटल हुँदैनौ बाहिरसँगै बस बाबालाई थाहा हुन्छ सुजनको त के र तिमीले नै भने कि होइन ऊ असल मान्छे हो भनेर बुझ्ला नि मैले थपेँ तर बिहेका लागि त कर्काप गर्नुहुन्छ नि फेरि टार्न सक्दिनौ केही न केही बाहना बनाएर मैले भने अलिक लामै समय बितिसकेपछि चाहिँ सत्य बोलिदेऊ न नेपालबाट बाहिर गइसकेपछि चल्छ पचाउन कर लाग्छ उहाँहरू यहीँको समाजसँग नडराउनु भएको हो उता सेटल भइसकेपछि उतैको अनुसार ग्रहण गर्न करै लाग्छ नि साय अलिक कन्भिन्स्ड भए मैले अझ थप्न चाहेँ धेरै नेपाली देखेको छु जसको नेपालमा सम्भव नभएको सम्बन्ध बाहिर सम्भव भएको छ साया साया अझ कन्भिन्स्ड भएको कम्तीमा मैले चाहिँ महसुस गरेँ सम्भवतः उसले पनि अलिअलि देखे कि जाने कि ओली तैपनि उसको बोलीबाटै ऊ कन्भिन्स्ड भएको प्रमाण मलाई चाहिएको थियो र सोधेँ भेट्छौ त अब उता जानसाथ अतीतलाई अँ उसले जवाफ दिए तर मलाई ढुक्क हुन मन लागेन भने ल भन कसरी विश्वास गरौँ तिमीलाई कि तिमी उसँग भेट गर्नेछौ फोन गरौँला नि उसँग भएपछि अनुहारमा बल्ल अलिकति मुस्कान ल्याएर भनिए लागेको थियो सायाले केही न केही त प्रतिवाद गर्छे तर उसले कहीँ कतै पनि विवाद गरिन मसँग मात्र भएको भए त निश्चय पनि गर्थे तर सुस्मिताको प्रस्तुतिले बेजोड काम गरेको छ भन्ने मलाई लाग्यो हो सुस्मिता निकै सशक्त रूपमा प्रस्तुत भएकी थिए उसले दोष जति सबै आफ्ना लिए एउटा सही काम भयो केही गल्तीका सहारामा सायाको मस्तिष्कमा अतीतप्रति भरिएको बिष जति सबै चुसेर फ्याँकिदिए थाहा छैन अब त्यो बिषले ऊ आफैलाई कति असर गर्दो हो सहेला रे सहमति का सहेला रे हमी सुरण के वेद सुना एकदमै सौहार्द र सहमतिका भावसाथ हामी तीन प्राणी एलिनाज बेकरी उठ्यौँ बिल सायाले मलाई तिर्न दिइन हामी तिनैजना रेस्टुरेन्ट बाहिरपट्टि निस्क्यौँ साढे दुई भएको थियो साया बाटो क्रस गरेर आफ्नो घरतिर लागि रह्यौँ सुस्मिता र म मैले सुस्मितातर्फ हेर्दै भने लाग्छ आज हामीले केही पुण्यको काम गऱ्यौँ सुस्मिता हाँसी मात्र हिँड तिमीलाई म एयरपोर्टसम्म छाडिदिन्छु उसले सहमतिमा मुन्टो हल्लाई ट्याक्सी पक्रेर हामी एयरपोर्टतिर हानियौँ उसलाई भित्रसम्म छाडे जहाँसम्म टिकट नभएको मान्छे जान पाउँछ निकै भावुक भएका थिए त्यस क्षण उसका आँखा अनुहार पनि थकित देखिन्थ्यो तर मन बेलुन पनि त होइन जसलाई फुकेर तुरन्तै ठुलो पार्न सकियोस् जवाफ फर्काउन सकिनँ मैले अन्तिम बाई गरेर म फर्किएँ त्यहाँबाट यसै पनि एउटा पुण्डेको काम मबाट भएको थियो तर सुस्मिता मनमा एउटा तिखो किल्ला त्यति बेलैदेखि रोपिसकेको थियो जुन बेला सुस्मिताले सायाका अघिल्तिर भनेकी थिए सेक्सको पहिलो कदम अतीतले नभई उसैले आफ्नो कर्कापले उठाएकी थिए साया हजुर तपाईँलाई विश्वास दिलाउन फोन गरेको कुरा गर्नुहोस् अतीतसँग साया फर्केको ठ्याक्कै एक हप्तापछि उसले मलाई फोन गरेकी थिए अनि फोन अतीतको हातमा पर्यो अतीत भन्दै थियो थ्याङ्क यू भेरी मच मलाई बिछट्ट खुसी मिल्यो वर्षौँदेखिको मेरो उत्कट इच्छा पुरा भएको थियो उनीहरू सँगै छन् साया र अतीत फेरि मिले मलाई योभन्दा खुसी के हुन सक्थ्यो फोन राखेर चिच्याउँदै हिँड्नु जस्तो लाग्यो काठमाडौँका सडक गल्ली चोक नछाडी सबैतिर गएर हो हल्ला गर्दै कराउन मन लाग्यो गोक्रो सुकुन्जेल कराउँदै भन्न मन लाग्यो साया र अतीत अब सँगै छन् है लाग्यो एउटा खिल पल्टेको थियो त्यो सब निको भयो वर्षौँदेखिको ट्युमर निकालेर फ्याँकिएको बिरामी जस्तै एकदमै सञ्च भएँ म त्यसैले त आफ्नो निरोगिताको नयाँ प्रमाण सबैतिर चिच्याउँदै सुनाउन मन लागेको अब सँगै बस्ने हामी अतीत बन्दै थियो म उसैको अपार्टमेन्टमा सिफ्ट हुँदैछु भोलि बेला बेलामा फोन गर्नु है मैले बडो भावुक भएर यसो भने नजाने किन हो त्यसबेला मलाई पनि भावुक हुन आएछ हुन्छ अतीतले यसो भनेर फोन राख्यो खुसी थामिन सक्नुको भएको थियो आफैलाई अचम्म लाग्यो सुनेको थिएँ मान्छेलाई दुःख बोझ लाग्छ अरे यहाँ मलाई खुसी बोझ लागेको थियो आफैमा मात्र सीमित राख्न अह पटक्कै सकिनँ कसलाई चाहिँ भएको थियो सुस्मितालाई फोन गरिहालेँ उनीहरू मिले सुस्मिता निकै उत्तेजित हुँदै भने भोलिदेखि सँगसँगै बस्दैछन् रे ए बडो अनुत्साह र उत्तेजना रहित आवाजमा सुस्मिताले यसो भने म भित्रको उत्तेजना तुरुन्तै गलिहाल्यो त्यसपछि उसको हालखबर सोधेँ अनि फोन राखेँ नजाने किन हो सुस्मिताको तर्फबाट आफैलाई चित्त बुझाउन सकिनँ उसलाई युज गरे चाहिँ लाग्यो तर त्यसो नगरेको भए के उनीहरूको मिलन सम्भव थियो त यो प्रश्न सायद स्थायी रूपमा म भित्र रहिरहनेछ र कतै चुकेको छु म कमसेकम सुस्मितालाई सायाका अघितिर जुन रूपले प्रस्तुत गरेँ त्यो हिसाबमा फेसबुकमा म साया र अतीत दुवैजनासँग जोडिसकेको थिएँ एक दिन अतीतले मलाई च्याटमा भन्यो हामी अर्को हप्ता नेपाल आउँदैछौँ वाउ मेरो तत्कालको पहिलो प्रतिक्रिया भेट हुन्छ नि हाम्रो अतीतको प्रश्न म तिमीहरू लिनै आउँछु एयरपोर्ट मैले भने उसले दाँत देखाउने स्पाली पठायो र तलपट्टि लेख्यो स्योर हामी झन खुसी हुनेछौँ यो बितेको एक वर्षमा म उनीहरूसँग झन् नजिक भएँ अतीतसँग सहयात्री भएर सुरु भएको हाम्रो परिचयको श्रृङ्खला बिस्तारै झ्याङ्गिँदै उनीहरूको अभिन्न मित्रमा पुगिसकेको थियो उनीहरू मलाई आफ्ना एक एक विवरण सुनाउँथे कहिलेकाहीँ सानोतिनो मनमुटाप भए मैले न्यायाधीश बसिदिनु पर्थ्यो हप्तामा एकचोटि हामी स्काइपमा बोल्थ्यौँ दुवैजना स्क्रिन अगाडि आएर हात हल्लाइ हल्लाइ बोल्थे यस्तोमा साया विशेष रूपमा प्रस्तुत हुन्थे एकदमै उज्यालो थियो उनीहरू दुवैको अनुहार उनीहरूको नेपाल फर्कने मिति तय भयो डिसेम्बरको अन्तिम साता म बडो व्यग्रतापूर्वक उनीहरूलाई कुरिरहेको थिएँ अरू को को आउँछन् तिमीहरूलाई रिसिभ गर्न सायालाई च्याटमा सोधेको थिएँ खालि मेरो बाबा मात्रै जवाफ सायाको अनि अतीतको घरबाट उसलाई रिसिभ गर्न तपाईँ सायाले स्माइलीसहित यो मेसेज पठाएकी थिए मैले एउटा स्माइलीले उसलाई जवाफ फर्काएँ साथीहरू कोही आउँदैनन् मेरो प्रश्न अह सायाको जवाफ मेरो प्रश्नमा नआउने भनेको आउने दिन बेलुकी चार बजे त्रिभुवन विमानस्थलमा आइपुग्ने उनीहरूको खबर थियो धैर्य मबाट बिहानैदेखि गायब उनीहरूलाई अलग अलग देखेको थिएँ भेटेको थिएँ सँगसँगै भेट्ने दिन थियो त्यो साढे तिन नै नबजे अफिसबाट निस्केँ चाँडो भए एयरपोर्टमै कुरौँला भन्ने सोचाइ साथ समयभन्दा अगावै निस्किए एयरपोर्टको माहौल पुरै व्यस्त थियो देशी विदेशी तरुणो तरुणी बुढाबुढी गोरा काला सबै थरी मान्छे देखिए मान्छेहरूको भिडमा म एक थरी मान्छे देखेर अड्किएँ बोरै गेट नम्बर एकमै एउटा केटा र केटी हक गरिरहेका थिए सयपत्रीको माला थियो केटाको गलामा आलु आँसुका एक जोडी धर्सा थिए केटीका गलामा केटा केटीको आँसु पुछिदिइरहेको थियो केटी पुनरुत्पादन गरिरहेकी थिए आँसु परैबाट उनीहरूले नदेख्ने गरी म त्यो दृश्य निहालिरहे कस्तो माया परदेश गए, एयरपोर्टको अन्तर्राष्ट्रिय सेक्सनको वेटिङ हलमा पन्ध्र मिनट कुरेपछि बल्ल तल्ल चार बज्यो सिसाभित्रपट्टि लगेज ट्रली गुडाउँदै आएका प्रत्येक यात्रुलाई भित्रपट्टिबाट घिच्रो तन्काई तन्काई हेर्न लागे एकैछिनमा एउटा ठुलो ग्रुप आउँथ्यो अनि केही बेरसम्म सन्नाटा छाउँथ्यो फेरि त्यस्तै अर्को ग्रुप आउँथ्यो अर्को सन्नाटालाई पछि लाउँदै करिब पाँचवटा पन्ध्र मिनट छवटा ग्रुप र सन्नाटाहरू गुज्रिसकेपछि मेरो घिच्रोको तन्काई र आँखाको भिजनले भ्याउने ठाउँमा केही परै टन्न सामानसहितको ट्रली गुडाउँदै आएकी साया देखा परी उसको आसपास हेरे अतीतलाई पनि खोज्दै तर ऊ एक्लै थिए निकै ओरसम्म आइपुग्दा पनि ऊ एक्लै देखिए आँखामा रातो सिसा भएको सनग्लास थियो कालो जिन्स र निलो कलरको स्वेटर लगाएकी थिए अनि खुट्टामा कालै कलरको बुट लगाएकी थिए म जुन रूपमा थिएँ त्यो रुमभन्दा बाहिरपट्टि नै ऊ आइपुगेँ म बाहिर निस्केँ उसले मलाई तबसम्म पनि देखेकी थिएन म उसको नजिकै गएँ साया उत्तेजना र खुसी एकैसाथ प्रकट गर्दै करिब पाँच मिटरको दूरी ओरैबाट उसले सुन्ने गरी बोलाएँ उसकार मेरो आँखा चार भए परिचितलाई नै हेरे चाहिँ उसले मलाई हेरी म अझ अगाडि बढेँ ऊ रोकिन्छ कि भन्ने आशामा तर ऊ रोकिएन मलाई पुरै व्यवस्था गर्दै पेटीबाट मुनतिर झरी र रोड क्रस गरी रोड पारी एकजना अद्वैंसी मान्छेसँग गएर हक गरी दुवैजना मिलेर सामान गाडीमा अपलोड गरे बुढा अगाडि बढेर ड्राइभिङ सिटमा बसिहाले साया पनि अगाडि बढी तर गाडीको सिट उघारेर निहुरिँदै गर्दा आँखाको सनग्लास हटाएर एकपटक मलाई मतिर पुलुक हेरी र मुस्कुराई अनि गाडीभित्रै गएर बसी गाडीको ढोका लाग्यो घरल्याम्मा अभाग भएर यी सब दृश्य देखिरहेको छु गाडी मेरो आँखा अघिल्तिरबाट गुडेर गई क्षणभरमै उजेल भयो सरप्राइजहरू यसरी पनि आउँछन् जीवनमा आफ्नै अघिल्तिरबाट बाटो क्रस गरेर उल्टै सरप्राइज दिएर जान्छन् कति सरप्राइजहरू अब कुर्नु थियो अतीतलाई अर्थात् अर्को सरप्राइजलाई थाहा थिएन त्यो कुन रूपमा प्रस्तुत हुनेवाला थियो एउटा भिड र सन्नाटापछि देखा पर्यो अतीत शर्मा केही पर उसै गरी जसरी केही बेर अघि देखा परेकी थिए साया हातमा लगेज सहितको ट्रली पछाडि काँधमा एउटा ब्याग कालो जिन्स प्यान्ट र खैरो ज्याकेटमा थियो गोडामा भने कालै कन्भर्स जुत्ता थिए निगाह इश्क ने और तेरी दिल रुबाई ने तड़प रहे हैं तेरे इंतजार में बिस्तारै म उसलाई आफू नजिकै भएको महसुस गर्न थालेँ तर यसपालि एकछिन अगाडि सायालाई देख्दा झैँको उत्तेजना र उत्साह म भित्र रहेन बडो सामान्य र भावी उसलाई हेरिरहेँ उसले पनि मलाई देख्यो एकदमै फारु गरेर हाँसेँ म कति हाँसो खेर जान्छ कि भन्ने पारामा बरु ऊ भने लोभ नगरी हाँसिरहेको थियो मलाई देखेर मेरो सामान्य आएर लगेजको ट्रली थन्कायो अनि हाँसोलाई अझ सक्त बढावा दिएर मलाई हक गर्यो अब भने म विश्वस्त भएँ सायाले भनेकी थिए उसलाई रिसिभ गर्न उसका बाबा आउँदैछन् अनि अतीतलाई म विश्वास भयो यो रहेछ अर्थ सायासँग जम्काभेट भएर पनि बोल्न पाइएन मैले गुनासोले भरिएको आवाजले अतीतलाई सुनाएँ उसको बाबा हुनुहुन्थ्यो नि त उसले स्पष्टीकरण दियो हामी भित्रबाटै दस मिनट अघिपछि गरेर निस्किएका सायाको बाबाले देख्नुहुन्छ भनेर मैले सोधेँ जब आफ्नो अतिथि टाउको हल्लायो कस्तो व्यवस्था लोग्ने स्वास्नी भएर पनि अपरिचितलाई चाहिँ व्यवहार गर्नुपर्ने अघि व्यवस्था अतीत छक्क पर्दै मात्रै हेर्दै भन्यो साया के भन्छ थाहा छ यस्तैमा त मजा छ लभमा थ्रिल भएन भने त्यो मजा नै भएन नि मलाई पनि अहिले एयरपोर्टमा हामी जे जसरी आइपुग्यौँ नि एकदमै रमाइलो लागिरहेछ खुलेआम प्रेम गर्नुभन्दा लुकीछिपी प्रेम गर्नुमै ज्यादा रमाइलो हुन्छ म हाँसेँ मात्र प्रेम गर्नेहरूको फरक फरक अनुभूति म के जानु प्रेममा थ्रिल हुनुपर्छ या के हुनुपर्छ श्रुति सम्वेगमा यो थियो सुबिन भट्टराईको उपन्यास सायाको पाँचौं श्रृङ्खला वाचन हामीले एक सय तीन पृष्ठमा ल्याएर आजको वाचन रोकेका छौं अब अगाडि कथा कसरी बढ्छ त्यो जान्नको लागि तपाईँ एक साता कुर्नुपर्छ अर्को साता शुक्रबार फेरि सुबिन भट्टराईको सायाको छैठौं श्रृङ्खला लिएर आउनेछ त्यसअघि मंगलबारको श्रुति सम्वेगमा हरिवंश आचार्यको चिना हराएको मान्छे सुन्न सकिन्छ हाम्रो श्रुति सम्वेगमा वाचन भएका कृतिहरू तपाईँलाई कस्तो लागिरहेको छ हामीलाई पत्राचारको लागि S H R U T I Shruti at U N N dot com dot एनपीमा इमेल गर्नुहोला हवस् त अर्को दिनसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरी विदा चाहन्छौ नमस्कार शुभरात्रि